अनि हार्दिक स्वागत छ कार्यक्रम रोजाइमा लोकभाकाको व्यवसायमा आज पनि कार्यक्रम रोजाइमा लोकभाकाको एउटा नवीनतम श्रृङ्खला लिएर उपस्थित भइसकेका छौँ प्राविधिक मित्र रिजनसँगै तपाईँकै लोकभाकाको सहयात्री म दिवस मगन सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहतसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोकभाकाको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम रोजाइमा लोकभाकाको व्यवसाय लिएर हामी साताको दुई दिन उपस्थित हुने गर्दछौँ मङ्गलबार र बिहिबारको बसाइमा अपरान्न चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजेसम्म उपस्थित हुन्छौँ हामी तपाईँले नै रोज्नु भएको का तपाईँले नै मन पराउनुभएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौँ हामी त्यसको लागि दुईवटा टेलिफोन नम्बर खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोरी भाकाहरू रोजेर आफ्ना आफन्तजन घरपुरा लागेर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना अनि सन्देश राख्न सक्नुहुनेछ मलाई प्राविधिक मित्र रिजनले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँको आफ्नै साथी दिवस मगर कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्र रिजनजीले सराह गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार अलिकति आवाज सुन्न सकिरहेको छैन उहाँको हेलो हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ जय मङ्गलाबाट रामकृष्ण रामकृष्णजी धेरै दिनपछि आउनुभयो नि त अनि के कसरी बितिरहेछ दिनहरू रामकृष्णजी के कसरी बितिरहेछ दिनहरू हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन भाग रोज्न चाहनुहुन्छ अनि सम्झना अनि सन्देश हुन्छ रामकृष्णजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार मासौ टेको ठाउँमा सम्झना त रहन्छ घाउमा झिरको घाँस काट्न सक्छौ र लाको माया ना छैन भन्छौ र अरूलाई आफ्ना मनलाई ढाक्न सक्छौ भेट्न सक्छौ र माको मायाला छैन भन्छौ र अरूलाई आफ्नै मनलाई ढाक्न सक्छौ र लाको मायाला छैन भन्छौ र अरूलाई आफ्नै मनलाई ढाक्न सक्छौ र हुँदैन पानी झै तिमी मेरो आँखाको नानी झै भिरको घाँस काट्न सक्छौ र माको माया छैन माया ला छैन भन्नेले आफ्नै मनलाई ढाक्न सक्छ र निकै नै रमाइलो लोकदोरी भएका थियो कार्यक्रममा जैन मङ्गलबाट आउनुहुने रामकृष्णजीले रोज्नु भएको थियो तपाईँ पनि यस्तै गरी आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न चाहनुहुन्छ भने कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो नमस्ते नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खुराकबाट जुनिसा तामाङ दादा जोनिसाजी आजको दिन के कसरी बिताइरहनु भएको छ रोपाइमा बिजी हो दादा रोपाइमा हुनु भएको छ हुन्छ काममा व्यस्त हुनुहोला रेडियो पनि सुन्दै गर्नु होला आज कार्यक्रममा आउनु भएको छ अनि कुन लोकदोरी भाका रोज्न चाहनुहुन्छ सम्झना अनि सन्देश क कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हजुर आफ्नै साथीहरू सुषमा सन्जु सरिना विष्णु अनि सुषमा अनि हुन्छ जनिसाजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार नमस्कार छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण लक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र Scooty Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चौक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी SLC plus two bachelor master pass विद्यार्थीहरूको लागि छात्रवृत्ति कोटामा जापान जाने सुवर्ण अवसर नेपाल सरकारबाट मान्यता प्राप्त तथा जापानिजहरूको निगरानीमा सञ्चालित जापान पठाउने नेपालकै उत्कृष्ट कलेजबाट रु पाँच लाखसम्म छुट प्राप्त गरी जापानको विभिन्न सहरहरू Tokyo Nagoya Osaka Sendai Okinawa तथा फुकुओका जाने आफ्नो सपना पुरा हो हाम्रा विशेषताहरू विद्यार्थीको लेभल टेस्ट गरी रु पाँच लाखसम्म छात्रवृद्धि प्रदान गरिने साथै धेरै विद्यार्थीहरूलाई जापान पठाउन सफल भएको एक मात्र कलेज जेएलपिटी टप जे जे टेस्टका तयारी कक्षा परीक्षाहरू ग्यारेन्टीका साथ सञ्चालन ग्याप भएका तथा चालिस वर्ष पुगेका विद्यार्थीहरूको लागि पनि प्रोसेसिङ गरिने अडियो भिजुअल कक्षा तथा जापानिज कल्चर सम्बन्धी जानकारी पनि दिइने जापानका स्कुल कलेज तथा विश्वविद्यालयहरूसँग डाइरेक्ट सम्बन्ध भएको कलेज जापानमा आफ्नै सम्पर्क कार्यालय भएको तथा जब सपोर्टको लागि पनि सुविधा भएको जापानिज तथा दस वर्ष जापान बसी आफ्नो अध्ययन पुरा गरेका सिन्सयहरूद्वारा कक्षा सञ्चालित कमजोर तथा रिजेक्टेड विद्यार्थीहरूको पनि प्रोसेस गरिने सम्पर्क central college of vocational training private limited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 उद्योग रत्नगर चार शीतल फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ वाह यो जयपुरी कुर्ता सुरुवाल तेजु फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कस्तो लाग्यो यो नदी पुर्किएको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भने आएको ओम्नपट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिरक ब्ल्याङ्केट विवाह व्रत बन्द एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक सौराहा चोक Chitwan proprietor Harikumar Shrestha phone number शून्य मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एक दाम उच्च दाम ओम नवदीप वस्त्रालय बेचाम किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर विश्वनाथ करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी रत्नगर चितवन टाढी मनोरञ्जन केन्द्र सबै मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय सम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस website W W W dot parlour सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम का छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दु दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस गाउँ घर समाजको दर्पण होला रेडियो अर्पण अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार पाँच मेगा हर्ज र यो कार्यक्रम रोजाइमा लोकभाका यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम रोजाइमा लोकभाकाको व्यवसायमा कार्यक्रम रोजाइमा लोकभाकाको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम रोजाइमा लोकभाकाको व्यवसाय लिएर हामी साताको दुई दिन उपस्थित हुने गर्दछौँ मङ्गलबार र बिहिबार आजको यो बिहि बिहिबारे व्यवसाय आजको यो मङ्गलबारे बसाइमा पनि उपस्थित भइसकेका छौँ अपराह चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजेसम्म उपस्थित हुन्छौँ र तपाईँले नै रोज्नुभएका तपाईँले नै मन पराउनुभएका लुकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ र आफूलाई मनपर्ने लोकदोरी भाकाहरू रोज्न सक्नुहुनेछ कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर रिजनजीले इसारा गरिराख्नु भएको छ उहाँलाई म स्वागत गर्छु हेलो हो हेलो हजुर नमस्कार नमस्कार दादा कहाँबाट को बोल्दै हुनुहुन्छ सन्जु तामाङ सन्जुजी के कसरी बिताइरहनु भएको छ दिनहरू धान रोपेर दादा धान रोपेर हुन्छ कार्यक्रममा आउनु भएको छ कुन लोकदोरी भाका रोज्न चाहनुहुन्छ आज दादालाई भनिसके सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ सम्झना मेरो साथीहरू जनिता तामाङ अनि सरिना अनि कान्ति सुशीला हजुर अनि विष्णु अनि दादीवासी सबैजनालाई अनि मकवानपुरबाई सबैजनालाई अनि कतारमा हुने मेरो श्रीमान बुद्धिबहादुर तामाङलाई अनि मलिसीमा हुने राजा लिनबहादुर स्याङसानलाई हजुर अनि त्यति हो दादा हुन्छ छुट्टिन्छौँ नमस्कार नमस्कार बेला घुम्दै आइयो मायालुको गाउँमा हङकङको सारीले नेपालको धुलो उडायो हङकङको साडीले नेपालको धुलो उडायो छम छम भाउजूको तालैमा छम छम भाउजूको तालैमा देऊ कम्मर अहिलेको सालैमा मर्काइदेऊ कम्मर अहिलेको साल कार्यक्रममा मिठो तिज भाकालाई राखिसकेका छौँ कुराकबाट आउनुहुने सन्जु तामाङले आफ्नो रोजाइमा पारेर गइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ र आफूलाई मनपर्ने लोकदोरी भाकाहरू रोज्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो खुल्ला गरिराखेका छौँ मलाई प्राविधिक मित्र रिजनजीले सहयोग गरिराख्नु भएको छ भने बोलिराखेको मित्र तपाईँको आफ्नै साथी दिवस मगर कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ म हजुर के गर्नुहुन्छ तपाईँ सानो जग छ भन्नुपर्छ हुन्छ आज कार्यक्रममा आउनु भएको छ कुन लोकदोरी भाका रोज्न चाहनुहुन्छ आँसु बलेनी भन्ने सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ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 छौँ कुन लोकदोरी भाका रोज्न चाहनुहुन्छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हुन्छ छुट्टिन्छौँ नमस्कार मनको तिर्खा मायाले मेटेको मेरामा लुकेरै भेटेको थाहा पाएछन् गाउँमा थाहा पाएछन् गाउँमा थाहा पाएछन् गाउँमा तिमीलाई तर्फ भएको छुरो त फैलेछ तिमीलाई भएको भाकाको सुरोट रामजी खाँड अनि मन्जु पौडेलको सुमधुर आवाजमा सजिएको थियो यो लोक भाका हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट W W W dot radio Arpan dot com dot NP login गरेर कार्यक्रम रोजाइमा लोक भाकाको यो श्रृङ्खलालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै यति बेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक मित्रका लागि रिजनजीप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकै लोकभाकाको सहायत्री म दिवस मगर पनि कार्यक्रमबाट बिदा हुन्छु नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी टोसिबा क्याबिनेटर लगाए